म झोलीको मान्छे भो पर्दैन तिमी जाऊ अब असु म बस्नुहुन्न बस्छु यसै तिमीलाई हेरेर म हात समाएर उठाउँछु त्यही गलामा अर्कैले पोते लगाइदिइसकेको छ तपाईँलाई स्वर्गीय आनन्द दिएको यो शरीर अब अर्कैले लुस्न थालिसकेको छ कार्यक्रम किताबका उपन्यास आइतबार र शुक्रबार नौ बजेबाट दस बजेसम्म अब विश्वको जुनसुकै ठाउँबाट डब्लु डब्लु डब्लु र रेडियो लगन गर्नुहोस् अनि सुन्नुहोस् एकैसाथ कार्यक्रम किताबका उपन्यास प्रस्तुत चन्द्र नेपाल विकल्पको साथमा सुन्दर नबिर्सनुहोला तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुन्दै हुनुहुन्छ हाम्रो समाज पनि बडो अचम्मको छ मानिस मानिस बिचमा पनि भिन्नता ल्याइदिएको छ यो समाजमा धेरै थरी विचार भएका मानिसहरू छन् एक्काइसौँ शताब्दीमा आएर पनि समाजको काँचुली फेर्न सकिएको छैन कोही साथ समुद्र पारे त कोही नेपालमा नै मरे मेटे गर्दैछन् हो तपाईँ विदेशमा हुनुहुन्छ म यो बन्द कोठाबाट बोल्दैछु यो आवाज अनलाइन मार्फत नेपालबाट रेडियो छ र समुद्र पारेको देश युएई दुबईबाट प्रवासी अनलाइन मार्फत यो खुला विश्वभर नै फैलिसकेको छु यति बेला नेपाली समय नौ बजिसकेको छ डब्लु डब्लु डब्लु डट प्रवासी अनलाइन डट कम र W W W dot radio छारी डट कमको माध्यमबाट आइतबार र शुक्रबार नौ बजेबाट दस बजेसम्मको कार्यक्रम साताको दुई दिन आउने गर्छ आजको यो बसाइमा म तपाईँकै उपन्यासको सहयात्री चन्द्र नेपाल विकल्प तपाईँको साथमा आज पनि सङ्गीता सामानाको शब्दलाई बाँकी उपन्यासको रूपमा लिएर आइसकेको छु कार्यक्रम किताबका उपन्यासमा आज चिन उपन्यासको बाँकी अंश वाचन गर्नेछु सुनेर साथ दिनुहोला मैले विश्वास गरेँ है त सौरभ अब स्कुल त बन्द भइहाल्यो अब चाहिँ के गर्ने पूर्णिमा तिमीलाई थाहा छँदैछ नि झन् ठुलो एसएलसी त दिन नै बाँकी छ राम्रो रिजल्ट आइहाल्छ क्यारा बसेर पढे पनि भइहाल्यो नि त्यो त हो तर हामी अब कहिले भेट्ने मेरो तन मन अनि जिन्दगीका प्रत्येक पल पलमा तिमी छौ अनि यो समाजका लागि अवोध बन्न जान्नुपर्दछ त्यसैले सौरभ चाहेर पनि हामी भेट हुन सक्दैनौँ पूर्णिमा तिमी बिना एक पल पनि कल्पना गर्न सक्दिन हो कसरी अवोध बनेर बसु म सौरभ आखिर म तिम्रो हुँ मात्र तिम्रो प्रतीक्षा गर सौरभ एकछिन अवश्य तिम्रो वरिपरि सधैँभरि हुने गरी आउनेछु तर होइन सौरभ शनिबार तिमी खरेको बगरमा आउँछु र आउनु है टाउको हल्लाउँदै सौरभले बोलिरहेको हुन्छ उसले सुनिरहेको हुन्छ छुट्ने दोबाटो आइसक्यो उनीहरूको दुवैले हातको इचाराले बिदा मागे अनि छुटिए पूर्णिमा कति माया गर्छिन् सौरभलाई मिठा मिठा कल्पना गर्छिन् अनि आफैभित्र हराउँछिन् फेरि सौरभ जस्तो महान मान्छेलाई आफ्नो बनाएकी छिन् हर बखत सौरभको यादमा सौरभलाई पाउँछिन् एकातिर बाबुआमा र समाज अर्कातिर सौरभलाई दाँजेर हेर्छिन् त्यहाँ पनि त सौरभलाई देख्छिन् उसको मायाको लागि समाज बाबुआमा सबै बिर्सिएकी छिन् उनले भित्रभित्रै हुर्किएका उनीहरूको चोखो प्रेम सन्दीप र सन्ध्या बाहेक अरू कसैलाई थाहा थिएन त्यसबाहेक थाहा छ त केवल त्यही जोडीको भित्री आत्मालाई उनीहरूको यस्तो नाताले न त पढाइलाई नै असर पुर्याएको छ त कहिले आफन्तको घरमा त्यस्तै न्यु बनाएर भेटिरहन्छन् पूर्णिमा सौरभलाई अनि सौरभले पनि यस्तै न्यु बनाउनुपर्छ पूर्णिमालाई भेट्न प्रतीक्षाको घडी अन्त्य भयो सौरभ र पूर्णिमाको रिजल्ट निस्कियो दुवै फर्स्ट डिभिजनमा टेस्ट परीक्षामा उत्तीर्ण गरे त्यसमा पनि सौरभको अझ राम्रो नम्बर आउन सफल भयो अनि दुवैले आफ्नो भेटघाटको दूरीलाई पनि अलिअलि गरेर कम गर्न थाले जति कम भेटिए पनि उनीहरूको बिचको प्रेम सम्बन्ध अझ प्रघाट अझ गाढा बन्दै गइरहेको थियो मानव मलेवाको जोडीभन्दा कम थिएन उनीहरू सौरभ पढिसकेर सिरानी मुनिबाट उनको फोटो झिक्यो धेरै बेर हेऱ्यो अनि चुम्बन गर्यो फेरि त्यहीँ राख्यो अनि एउटा पत्र कोर्न थाल्यो पूर्णिमालाई मेरो कि रानी पूर्णिमा अनगिन्ती प्यार अनि अचुट सम्झना पूर्णिमा हेर न समयलाई पर्खन साह्रै गाह्रो पर्दो रहेछ किन किन टाढा भएर बस्न सक्दिनँ आज तिम्रो यादले कति सतायो अनि मिठो माया रूपी पत्र कोर्न बाध्य भए सोध्छु अहिले नै गएर ल्याउँ भनेर तर बाध्य पनि छ त तिमीलाई भेट्न नसके तापनि निस्केर कहिल्यै नजानु ल बाँकी भेटमा उही तिम्रो सौरभ चिठी लेख्यो एकपटक हेऱ्यो अनि सुत्यो भोलिपल्ट सन्दीपसँग पठाइदियो उक्त चिठी पूर्णिमालाई पनि गौरवसँग कहिल्यै नछुट्ने अनि छुटेर बसौँ जस्तो त लाग्दैन तर पनि छिटिनु परेको छ छिटिनुमा पनि महान उद्देश्य छ यो छोरीको परिवारकी एक्लै छोरी हुन् पूर्णिमा अझसम्म कोही केही कुराको अभाव हुन दिएका छैनन् घरमा उनलाई त्यो ठुलो घरमा पनि उनलाई सौरभकै अभाव खड्किरहेको हुन्थ्यो सौरभप्रतिको माया सँगालेर राखेकी छिन् पूर्णिमाले हुनसक्छ त्यसकारण आफ्नो मायालाई जोगाउन खप्पी सिनोले पूर्णिमा घरबाट ननिस्किकन धेरै पढ्नु है बेला बेलामा बाहिर पनि हेर्दै गर्नुपर्छ फेरि सन्दीप बोल्यो अचानक सन्दीपलाई आफ्नो अगाडि देख्दा कता कता डर लाग्यो पूर्णिमालाई अरे सन्दीप तिमी कहाँबाट किन म आउनु हुँदैन र आउन नहुने भए जान्छु क्यारे मैले यस्तो भन्न खोजेको होइन सन्दीप अचानक तिमीलाई देख्दा अनौठो लाग्यो अनि सौरभलाई कस्तो छ त पूर्णिमा तिमीले सौरभलाई बिर्स्यौ कि भनेर सम्झाउन आएको नि सन्दीप तिमीलाई थाहा नै छ नि श्वास फेर्न बिर्स्यो भने जो कोही पनि मर्न सक्छ म पनि त्यसैको उपज हो यही सौरभ भएन भने मेरो जीवन आधा हुन्छ सन्दीप केही गरी मबाट ऊ टाढा भएछ भने त्यसपछिको संसार कल्पना पनि गर्न सक्दिनँ सन्दीप म त समाजको पिन्जडामा थुनिएकी छु फुस्किँदा साथ सौरभकोमा पुग्नेछु भनिदिनु तिमी बिना पानी बिनाको माछा झैँ तर्पिरहेकी छिन् पूर्णिमा भनेर आँखाभरि आँसु निकाली रुन लागिन् पूर्णिमा सायद व्यवस्थाको आँसु हो कि र पूर्णिमा तिमी किन रोएको तिमी बिना सौरभ पनि बाँच्न सक्दैनौ समयलाई कुर्न पनि त जान्नुपर्छ यो तिम्रो सौरभले चिठी पठाएको छ पल पल तिम्रो यादमा बसिरहेको छ ल त पूर्णिमा म अहिले जान्छु अनि के भनिदिनु त सौरभलाई धेरै सम्झे कि छे भनिदिनु अनि राम्रोसँग पढ्नु रे पूर्णिमाले भनेको भनिदिनु है अहिले जान्छु म फेरि एसएलसी पनि त आइसक्यो तिमी पनि राम्रो पढ्नु ल दिमागमा सौरभ मुखमा चाहिँ पढाइ गर्ने होइन फेरि हुन्छ हुन्छ सन्दीप म राम्रो तयार गर्नेछु आफ्नो बाटो तताए सन्दीप पूर्णिमाको खबर बुझेर घरमा पुगेर सबै कुरा बताए सौरभलाई कुरा सुन्दा सुन्दै आँखा रसाएका थिए सौरभका ओ सौरभ त आफैमा किन लाचार भन्छ सा आखिर पूर्णिमा तेरो लागि कति गर्दैछ तेरो ताला चाहिँ यही हो हेर्न सन्दीप पूर्णिमा बिनाको यो समय अनि कति पीडादायक छ चाहेर पनि नजिक बनाउन नसक्ने मेरो बाध्यता छ फेरि कति विश्वास गर्छिन् पूर्णिमाले मलाई म चाहिँ आफै लाचार नबन गौरव तिमीहरू एक न एक दिन समयसँगै भइहाल्छौ आँट साहस र धैर्यताको बाँधलाई राम्रोसँग उकास सौरभ तिमीहरूको साथमा म छु सौरभ मेरो लागि हर क्षण साथ दिने तनै छस् एउटा छस् तर पनि सन्दीप कता कता डर लागिरहेको छ अब यस्ता कुरा छोड सौरभ हेर त जाँच पनि आइसक्यो अब जम्मा पाँच दिन जति बाँकी छ यसपालि राम्रो गर्नु यार यो त हो नि सन्दीप अरू के त अड्कल आन्टी सन्ध्या खोइ त कता जानुभयो कसैलाई पनि देख्दैन होली तँलाई सोध्दै थियो उसले असाक्षी के भन्थिन् सन्ध्याले अरू के भन्नु नि तँलाई सन्दीप दाई किन आउनु भएन भन्दै थिएँ नि ए त्यसो पो क्या हो सन्दीप बहिनीलाई आँखा लगाइस् कि क्या हो धत त्यस्तो पनि बोल्छस् यस्तै हाँस गर्छन् सौरभ र सन्दीप भेट भएको बखतमा सौरभले सन्दीपलाई जिस्काउन आफ्नै बहिनीको नाम जोडेर पनि पछि पर्दैन साँच्चै सन्दीपले सन्ध्यालाई प्रेम गर्छ त यो त हाम्रो मानसिक प्रश्न मात्रै हो वास्तविक उत्तर पाउनलाई सन्दीपको भित्री आत्मा त बुझ्नै पर्छ होइन र तर जे होस् अझसम्म बहिनी र दाजुको नाताले अभिन्न छ यो नाता अँध्यारो रातको निखारता अझै उज्यालो बिहानीको उद्देश्य उदय भएकै दिन बित्न के बेर लाग्थ्यो र भोलि नै हो सन्दीप सौरभ र पूर्णिमाको एसएलसी परीक्षा तयारी हेर्दा राम्रै देखिन्छ उनीहरूको यहाँ तिनीहरू यस्ता धेरै विद्यार्थीहरू छन् एसएलसी दिनेलाई तयार अवस्थामा रहेका खानेगाउँमा गाउँमा एसएलसी केन्द्रको व्यवस्था नभएको हुँदा सदनु कामसम्म पुग्नुपर्ने बाध्यता छ त्यहाँका विद्यार्थीहरूका लागि तर पनि उत्साह छ सबैको अनुहारमा भोलि जाँच भएको हुँदा आज नै सदरमुकाम पुग्नुपर्दछ त्यसकारण सबै जाने उनीहरूको सल्लाह छ हिजो नै पूर्णिमालाई भेटेर सल्लाह घारीको चौपारीमा कुर्ने यिनीहरूको प्लान थियो दादा म पनि हजुरसँगै जान्छु नि म यहाँ एक्लै छु क्या कुरा पनि गर्नै पाइँदैन पुलुकका सन्ध्याको अनुहारतिर हेऱ्यो सौरभले नजिकै बसेर दाजुलाई हेरिरहे म एसएलसीको जाँच दिएर आउँछु सन्ध्या आठ दस दिनको कुरा त हो नि फेरि स्कुल पनि त छ जानु पऱ्यो नि तिमी सन्ध्याको आँखा भरि रसाएका आँसुलाई रोक्न सकिनन् कहिल्यै नछुटिएका दाजु बहिनी पहिलोपटक टाँतिँदै छन् त्यसैले होला सन्ध्याका आँखा भरि आँसुले टिलपिल टिलपिल रसाइरहेको अवस्था छ सन्ध्या ल किन रह्यो कि दादा जहाँ दिएर आइहाल्छ नि ए म पनि हिँडेँ मेरी बहिनी त रोएकी छैन होइन होइन सन्दीप दाई म त रोएको होइन किन रोनु दादा आइहाल्नुहुन्छ नि हो ज्ञानी मेरी बहिनी अब म जान्छु ल बाबु यता हेर त त हाम्रो सपना होस् आमा बाबुको आशीर्वादलाई शिरमा राखेर राम्रोसँग लेख्नु पर्दछ हामी सदा भन्दा चिताउने छौँ तेरो भलो चिताउँछौँ बाबै बहादुरले आफ्नो आँखामा देखाएको आँसुलाई लुकाउन सकेनन् किनकि हिजोका लागि सानो छोरो ठुलो आज भएर एसएलसीसम्म दिने भइसकेको छ यत्रो खुसी सन्त बहादुर र मनमायाको जीवनमा पहिलोपटक आएको थियो रातो टिकाले आफ्नो निधार मनमायाको आफ्नो निधार सजाउने चाहना सदा हुन्थ्यो सौरभको मनमा त्यसैले होला हरिमायाले आफ्नो छोरालाई टिका लगाइदिन्छन् साथै सन्दीपलाई पनि आमा बाबुको मुखमा एकपटक पुलुक्क हेऱ्यो अनि बहिनीलाई आफ्नो अङ्गालोमा बाँध्यो सन्ध्या तिमीले राम्रोसँग पढ्नु म दस दिनमा फर्केर आउँछु अनि म तिमीलाई कहिल्यै छोडेर जान्न क्या ल सन्तबहादुर र मरमाया खुसीले दङ्ग परे यी दुई बहिनीको माया देखेर ओइ रग ढिला भयो छिटै न सन्दीप करायो ल जाउँ ल सन्ध्या बाई बाई सन्दीप र गौरव दुवैले बिदा मागे भाइ दादा राम्रोसँग लेख्नु ल घरबाट निस्के दुवैजना तल पुग्दा पूर्णिमाले कुरेर बसिरहेकी थिए पूर्णिमाको बाबाले एक्लै छोड्न मानेका थिएनन् सन्दीप छ भनेपछि हुन्छ भनेका थिए सन्दीपलाई अति विश्वास गर्छन् मुखिया खै किन हो कति ढिला गरेको तिमीहरू प्रश्न गर्छन् पूर्णिमा तर पूर्णिमाको त्यो प्रश्नको कुनै मतलब भएन सौरभलाई धेरै पछि भेटेको उसको प्राणभन्दा प्यारो मान्छे पूर्णिमाको त्यो लज्जालु चेहरामा आफूलाई हरायो सौरभले यताउता हेऱ्यो देखेन सन्दीपलाई नजिकै गयो पूर्णिमाको अनि अङ्गालोमा बेर्यो किनकि ऊ पूर्णिमालाई धेरै माया गर्छ त्यसमा प्रतिकार गरेनन् उनी अन्तिम पटक चुम्बन गरेन् सौरभलाई अनि बाटो लागे ती दुवै प्राणी सन्दीप तल पुगेर कुरी बसेको थियो धेरै पछि भेटिरहेको जोडी बिचमा बस्न चाहँदैन सन्दीपले त्यसैले त्यहाँ छोडेर आफू भागेको थियो ओ सन्दीप तिमी किन हराएको हँ के भयो म यहाँ बस्न उचित लागेन अनि म त्यहाँ गएको भए त्यस्तो पनि त हुन्थ्यो त्यसैले नै जोस नगर सन्दीप त पनि कस्तो मान्छे छ स्याहार होइन सन्दीप तिमी पहिलाभन्दा धेरै फरक देखिन्छौ किन नि तिम्रो सौरभलाई हेर्ने नजरले मलाई पनि अर्कै देख्न थाल्यो कि क्या हो पूर्णिमा मैले भन्न खोजेको यस्तो होइन सन्दीप ठट्टा नगर न तिमीहरू हेर त गाडी पनि आइसक्यो सबैजना गाडीमा चढेको करिब पैँतालिस मिनट गाडी यात्रा गरेपछि हामी हाम्रो गन्तव्यमा लाग्ने बाटो आयो अँ साँच्चै पूर्णिमा तिमी आन्टीको घरमा बस्ने भनेको होइन हो त ल म चाहिँ यहाँबाट जानुपर्छ तिमीहरू चाहिँ इन्द्रणी चोकमा भने होइन हो ल त जाऊ बाँकी भोलि कुरा गरौँला हुँदैन ब्रो हुन्छ हुन्छ भइहाल्छ नि सौरभ बोल्यो आफ्नो बाटो लागे सबैजना आँखाको वरिपरि सजाएको पूर्णिमाको मायालाई एक छेड पनि टाढा राख्न सक्दैन सौरभ चाहे मुखमा होस् त चाहे दुःखमा होस् चाहे सुखमा होस् जता हेऱ्यो उस्तै देख्छ पूर्णिमालाई पूर्णिमाको लागि जे पनि गर्न तयार छ उचाइ मर्न कि किन पछि नपरोस् बाचा कसम भन्दा पनि बढी विश्वास गर्छ पूर्णिमालाई अब आफ्नो वरिपरि देख्छ उसलाई अनि सुनसान पनि उज्यालो क्षण भएर आइदिन्छ पूर्णिमा अनि सुनसानको कल्पना गर्छ सौरभ भावुकताले सौरभ किन किन पूर्णिमायालाई हेर्दा हेर्दै कैयौँ रचनाहरू देख्न सक्छ लेख्छ केवल पूर्णिमालाई पुण्यको नाउँमा अनि सुनाउँछ सन्दीपलाई सन्दीप र सौरभ यी दुईको जोडी विशेष सहयोग गर्छ सन्दीपले सौरभलाई किनकि पूर्णिमाको सारा अधिकार सन्दीपको हातमा छोडिदिएका छन् मुखिया तर पनि स्वतन्त्र छोडिदिएको छ सन्दीपले कुरा राम्रोसँग बुझेको सन्दीपले त्यसैले त छुट्याउन चाहँदैन यो मिलनलाई उनीहरू अहिले सपना मात्र एसएलसी छ त्यसैले घरबाट आएबाट त्यसैलाई बढी ध्यान दिएका छन् सबैजना